थुरै कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज म सहदेव राजु खड्का र तिलक श्रेष्ठसँग गरिएको एउटा महत्त्वपूर्ण र जानकारीमूलक कुराकानी प्रस्तुत गर्दैछु विगत तिन वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका राजु खड्काको यतिखेर न्युयोर्कको माउन्ट सिनाई हस्पिटलमा लिभरको क्यान्सरको उपचार भइरहेको छ उहाँको उपचारको धेरैजसो हिस्सा इन्सुरेन्सले बेहोरे पनि न्युयोर्कमा खाना बस्न र औषधि उपचारको लागि तिर्नुपर्ने को पेको लागि उहाँलाई अहिले आर्थिक समस्या पनि परेको छ उहाँको सबै परिवारहरू नेपालमा हुनुहुन्छ उहाँको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ न्युयोर्कमा केही कलाकार साथीहरूले यही अगस्ट दसका दिन राजु खड्का सहयोग साँझ कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ यो कार्यक्रमको संयोजन गर्दै हुनुहुन्छ गायक तिलक श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आज एउटा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो उक्त भेटघाटमा मैले राजु खड्कासँग छोटो कुराकानी गरेको छु उहाँको अवस्थाको बारेमा र सँगसँगै मैले राजु खड्का सहयोग साँझ कार्यक्रमका संयोजक तिलक श्रेष्ठसँग पनि छोटो कुराकानी गरेको छु आउनुहोस् हिमाली स्वरहरूको एउटा कुरामा सुनौ यो कुराकानी मेरो नाम राजु खड्का तपाईँलाई के भयो मलाई लिभर क्यान्सर भएको छ हजुर अनि अहिले यसको उपचारहरू के भइरहेको छ अहिले मेरो चाहिँ यसको उपचार माउन्ट सिनाई हस्पिटल यो न्युयोर्कमा हुँदैछ र अहिले चाहिँ खासमा उनीहरूले चाहिँ यो केमोथेरापीहरूबाट सुरु गरिरहेछ र निकट भविष्यमा मेरो लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ भन्ने डाक्टरहरूको चाहिँ भनाइ छ र त्यो लिस्टमा मेरो नाम राखेको छ उहाँले कति समय लाग्छ अब त्यो लिभर ट्रान्सप्लान्ट गर्न उहाँहरूको भनाइअनुसार चाहिँ अब नाउँ राखे तापनि झन्डै एक डेढ वर्ष त लाग्छ अनि उपचारहरूको खर्च त निकै लाग्ला मेरो अहिले इन्सुरेन्स नै छ अब इन्सुरेन्स भए तापनि अब केही अब केही रकम सानोतिनो रकमहरू पनि तिर्नुपर्छ त्यो बाहेक चाहिँ अब मलाई मेन चाहिँ अहिले अब खाना बस्न अनि प्लस म चाहिँ अब घरको एउटा कमाइ गर्ने मान्छे नि म परिवारलाई अब काठमाडौँमा बस्छन् उनीहरूलाई हेर्नलाई पनि मलाई समस्या भइरहेछ अनि हस्पिटल जाने आउने क्रमहरू भयो अरू अब क्यान्सर रोग लागेको हुनाले अब त्यही अनुसारको डाइटहरू खानु पऱ्यो सबै अब त्यो सबैको लागि चाहिँ मलाई अहिले समस्या भयो हजुर परिवारहरू चाहिँ सबै नेपालमा हुनुहुन्छ हजुर कति समय भयो परिवारसँग छुट्टिनु म चाहिँ नेपालबाट हिँडेको चाहिँ दुई हजार सातमा हो र म करिब एक डेढ वर्ष चाहिँ म यो क्यारेबेन आइल्यान्डमा मैले काम गरेँ न्युयोर्कमा यो अमेरिकामा चाहिँ म दुई हजार नौमा म आएको अनि तपाईँलाई त्यस्तो लिभरमा त्यस्तो समस्या रहेछ भन्ने चाहिँ कहिले थाहा भयो नि त्यस्तै करिब आठ दस महिना अगाडि चाहिँ अब मेरो हात खुट्टाहरू अलि सम्भाउने अनि यो पेटको दाहिनेपट्टि साइडमा दुख्ने अनि थकाइ लागे जस्तो हुने अब त्यो क्रममा म चाहिँ हस्पिटलमा जचाउन गएँ अब जाँदा जाँदै उनीहरूले चाहिँ अलिकति तेरो लिभरमा पनि समस्या छ भन्ने कुराहरू गऱ्यो अनि अब यस्तै जाँच जाँचको सिलसिला हुँदै गएर यो हालसालै यो अप्रिलमा चाहिँ मलाई उहाँले चाहिँ लिभर क्यान्सर छ भन्ने कुरा चाहिँ हामी नेपालीहरू जहाँ छौँ उहाँहरूले तपाईँलाई सहयोग गर्नु पऱ्यो कसरी सहयोग गर्न सक्नुहुन्छ अब मलाई चाहिँ अब त्यो थाहा पाएपछि अब मैले काम नगरेको पनि झन्डै अब झन्डै करिब एक वर्षै जस्तै पनि हुन लागिसक्यो काम नगरेको र अहिले चाहिँ मलाई अब अहिले यहीँ साथीभाइहरूले चाहिँ अब मोटामोटी सहयोग गरिरहनु भएको छ उहाँहरूले मेरो खाना बस्नुको लागि चाहिँ गरिरहनु भएको छ र अब केही चाहिँ अब यो यो युएस नेपालमा पनि कोही साथीहरूले मेरो राखिदिनु भएको रहेछ र अब केही केही बाहिर अरू स्टेटबाट पनि सानोतिनो रकम छ त्यसबाटै अहिले गुजारा छ तर खासै चाहिँ अब उही महिना आयो खालि पिकनिक खाने जस्तो मात्रै भइरहेछ त्यो चाहिँ त्यही भएर अहिले साथीहरूले चाहिँ एउटा सहयोग साँझको चाहिँ यो अगस्त दसमा आयोजना गर्ने भन्नुभएको छ त्यसमा यो न्युयोर्कको साइज सगरमाथामा चाहिँ अब सहयोग साँझको चाहिँ कार्यक्रम हुँदैछ त्यस कारण सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ उक्त सहयोग साँझमा आइदिनु भए तपाईँहरू आफै पनि मनोरञ्जन गर्नुहोला र तपाईँहरूले जुन मनोरञ्जन गर्नुहुन्छ त्यसबाट मलाई चाहिँ एउटा जस आर्थिक शारीरिक र मानसिक रूपमा मलाई टेवा मिल्दैछ म यसको लागि तपाईँहरूलाई हृदयबाट चाहिँ म अनुरोध गर्न चाहन्छु राजु खड्का सहयोग साँझ कार्यक्रमका संयोजक तिलक श्रेष्ठ यो कार्यक्रमको बारेमा यसो भन्नुहुन्छ हाम्रो राजु खड्का चाहिँ एउटा कलेजोको क्यान्सर जुन एउटा त्यो रोगबाट पीडित हुनुहुन्छ र उहाँको अब सर्भाइभिङको लागि पनि अलिकति गाह्रो भइरहेको छ आर्थिक त जबसम्मलाई गाह्रो पर्छ र प्लस अब अलिकति कहिलेकाहीँ अब औषधिहरूको लागि पनि खर्च हुने भयो त्यस्तै गरेर उहाँको फ्यामिली चाहिँ नेपालबाट झिकाउने भन्ने खालको कुराहरू भइरहेछ त्यसको लागि एउटा जति सकिन्छ जति हुन्छ अब त्यसबाट आर्थिक सङ्कलन गरेर उहाँलाई थोरै भए पनि सहयोग गर्न सकिन्छ कि भन्ने हेतुले चाहिँ यो गर्न लागि र यो गर्नको लागि चाहिँ अब सम्पूर्ण नियोगवासी जति पनि यहाँको समाजसेवीहरू छन् उहाँहरू सबै लागि पर्नु भएको छ कलाकार साथीहरू सबै मिडियादेखि लिएर पत्रकार महोदयहरू सबै लागि पर्नु भएको छ लाग्छ अब यो अगस्त टेनमा हुँदैछ जहाँसम्म लाग्छ यो सफल बनाउँछ के कार्यक्रम गर्नु थाल्नु भएको छ अगस्त खास चाहिँ अगस्त टेनमा चाहिँ हामीले चाहिँ अब मान्छेलाई यतिकै जम्मा गरेर यतिकै सहयोग गर भनेर भन्न पनि त्यो खास त्यति नहोला त्यसै कारणले गर्दाखेरि एउटा कार्यक्रम एउटा कल्चरल प्रोग्राम जस्तो एउटा गीत सङ्गीतको माध्यमबाट अलिकति अब हँसाउने कार्यक्रम पनि हुन्छ त्यसमा अब गीतहरू सङ्गीतहरू नाचहरू नृत्यहरू देखाउने डिजे पनि राखिदिने त्यस्तै गरेर त्यो हिसाबले गर्ने हजुर अनि त्यसको लागि दर्शकहरूले टिकट काटेर आउनुपर्छ कि पर्दैन त्यो टिकट काट्नु पर्दैन अनि उहाँहरूले चाहिँ आफ्नो खानाको लागि भनेर अब यहाँ खाना त खुवाउनु पऱ्यो अनि डिनरको लागि भनेर उहाँहरूले पन्ध्र डलर पे गर्नुहुन्छ गेटमा अनि भित्र गएर चाहिँ उहाँहरूलाई अब जति मन लाग्छ उहाँहरूको इच्छाले चाहिँ राजु खड्काको लागि सहयोगको लागि उहाँले प्रदान गर्नु अब बाहिरतिरको नेपालीहरूले बाहिरतिर पनि धेरै नेपालीहरू हुनुहुन्छ जो कार्यक्रम हेरेर आउन सक्नुहुन्न होला उहाँहरूलाई पनि सहयोग गर्न मन लाग्यो भने कसरी सहयोग गर्ने हामीले अब यो लगत्तै चाहिँ हामीले इन्टरनेट मार्फत जस्तै हजुरले पनि राख्नुहुन्छ अन्य अनलाइन पत्रिकाहरू भयो जो अनलाइन जसले पनि उहाँको लागि सहयोग गर्न चाहनुहुनेले चाहिँ अनलाइन मार्फत गर्न सक्नुहुन्छ त्यो एउटा हामीले त्यो बनाउँछौँ नमस्कार म अर्जुन प्रधान अमेरिकाको मिनिसोटा राज्यमा बसोबास गर्दै आइरहेको छु W W dot Bhutan news service dot कममा आबद्ध छु विश्वमा हरेक कुनामा रहनुभएका नेपाली भाषी भुटानी हुन् या बर्मली हुन् र हामी सम्पूर्ण नेपाली भाषीहरूमा एकरूपता दिने एउटा मात्रै कार्यक्रम हिमाली छोडहरू भएकाले म सदैव सुन्ने गर्दछु